रामनवमी पर्व मनाउने प्रचलन छ चीन भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चिनिया मोडेल सहर सेन्जेनको भ्रमण गर्दै हुनुहुन्छ प्रचण्ड बिहान सन् उन्नाइस सय उनासीमा देङ इस्पोपिङको संसारकै नमुना सहरको रूपमा विकास गरेको सेन्जेन विशेष आर्थिक क्षेत्रको भ्रमणमा रहेको उहाँका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो आज त्यहाँको विकासबाट नेपालले लिन सक्ने फाइदाको विषयमा अध्ययन गर्ने र दिउँसो स्थानीय कम्युनिस्ट पार्टीका नेताहरूसँग सहयोग आदान प्रदानका विषयमा छलफल हुने खड्काले बताउनुभयो एकीकृत नेकपा माओवादीले सातौँ महाधिवेशनबाट लिएको उत्पादन रणनीतिलाई कार्यान्वयन गर्ने विषयमा सेन्जेनबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा माओवादीले लिएको छ माओवादी अध्यक्ष प्रचण्ड हङकङ हुँदै शनिबार नेपाल फर्कन हुनेछ शुक्रबार चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिङपिङसँग नेपाल चीन सम्बन्ध विकास र बीच हुन सक्ने सहकारका विषयमा प्रचण्डले छलफल गर्नुभएको थियो देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ आज र भोलि देशभरका झण्डै पैँतिस लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बाल स्वास्थ्य महाशाखाले जनाएको छ आज छुटेका बालबालिकालाई भोलि औषधि खुवाइनेछ छ महिनाभन्दा माथिका र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका लाई जुकाको औषधि खुवाइनेछ त्यसका लागि सबै जिल्लामा औषधि पठाइसकेको महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो औषधि खुवाउनका लागि देशभरका नगरपालिका र गाविसमा तोकेका केन्द्रमा बाहन्न हजार स्वास्थ्य स्वयंसेविका खटाइएको छ भिटामिन एको कमीबाट हुने बाल मृत्युदर रोक्न सरकारले दुई हजार पचास सालदेखि भिटामिन ए क्याप्सुल खुवाउन थालेको हो नेपाली कङ्ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले आज आफ्नो त्रिचालिसौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ स्थापना दिवसको अवसरमा आज नेविसङ्घले जातीयता होइन आत्मीयता खोजौँ साम्प्रदायिकता होइन राष्ट्रता खोज रोजौँ भन्ने विषय कला कार्यशाला गोष्ठीको आयोजना गर्न लागेको छ स्थापना दिवसका अवसरमा वर्तमान राजनैतिक अवस्थामा नेपाल विद्यार्थी सङ्घको भूमिकाका विषयमा पनि छलफल हुनेछ आज मध्याह बाह्र बजे भिरकोटी मण्डपमा हुने कला कार्यशाला गोष्ठीमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्बोधन गर्नुहुने नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो जननायक बिपी कोइराला र सन्त नेता कृष्ण प्रसाद भट्टराईको सक्रियतामा दुई हजार सत्ताइस साल वैशाख छ गते आजकै दिन स्थापना भएको नेविसङ्घले अग्रगामी आन्दोलन र प्राज्ञिक अभियानमा पार्टीलाई सहयोग गर्दै आएको थियो तर पछिल्लो समय आन्तरिक बेमेलका कारण आफ्नो महाधिवेशन गर्न नसकेपछि सङ्गठनभित्रै तीव्र वितृष्टा उत्पन्न भएको छ यसैबीच आज हुने भनेको नेपाल विद्यार्थी सङ्घ चितवनको चौबिसौँ जिल्ला अधिवेशन स्थगित भएको छ अधिवेशनका लागि तयारी पुरा नभएकाले स्थगित गर्न परेको नेविसङ्घ जिल्ला अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो नेपाली कङ्ग्रेस चितवनले नेविसङ्घ चितवनको चौबिसौँ अधिवेशन सम्पन्न गर्नका लागि बनाएको संयन्त्र समिति र नैवेसङ चितवन बीचको बैठकले सो निर्णय गरेको हो नैवेसङ चितवनले अझै पनि केही कलेजहरूमा प्रतिनिधि छनौट गर्न बाँकी रहेको र प्रतिनिधि छनौट गरिसकेपछि अधिवेशन गर्ने गरी अधिवेशन सारिएको बताएको छ नैवेसङ चितवनको चौबिसौँ अधिवेशनको उद्घाटन वैशाख तेह्र गते बिहान नौ बजे हुने जिल्ला अध्यक्ष जोशीले बताउनुभयो नेकपा एमाले क्षेत्र नम्बर दुई चितवनको क्षेत्रीय सचिवमा गोपी नेपाल निर्वाचित हुनुभएको छ नेपाल सचिवमा निर्वाचित भएसँगै क्षेत्रीय कार्यसमितिले पूर्णता पाएको छ गत चैत्र दस गते भएको क्षेत्रीय अधिवेशनमा अन्य पद सर्वसम्मत भए पनि सचिव पदका लागि सहमति जुट्न सकेको थिएन निर्वाचनमा सचिवका अर्का प्रत्याशी टिका रिजाललाई दुई मतले पराजित गर्दै नेपाल निर्वाचित हुनु भएको हो कुल खसेको दुई मतमध्ये नेपालले एक तथा रिजालले एक मत पाउनु भएको छ पाँच मत भने बदर भएको थियो चैत्र दस गते भएको अधिवेशनले कृष्ण डल्ला लामाको टी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो विवाहको लागि टिको लगाएर पनि चितवनको रत्नगरमा सहमतिपछि विवाह रद्द गरिएको छ केटाले बिहे नगर्ने बताएपछि केटी पक्षले सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलायो र जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि दुवै पक्ष बिहे नगर्ने सहमतिमा पुगेका हुन् रत्नगर तिन बेल्सीका सुजन खनालले रत्नगर आठ पर्सनेकी एक युवतीलाई गत फागुन तिस गते विवाहका लागि भव्य रूपमा टिकोटालो गरेका थिए जिल्ला प्रहरी कार्यालय भरतपुरमा हिजो बेलुकी भएको छलफलमा विवाह रद्द गर्ने केटा पक्षले क्षतिप्रति बाप बापत केटी पक्षलाई पाँच लाख रुपियाँ तिर्ने भविष्यमा केटी पक्षसँग मित्रवत व्यवहार गर्ने शर्तमा विगतका गल्तीप्रति केटाले केटी सामु माफी माग्ने सहमति भएको केटी पक्षले बताएका छन् यता केटाले भने आफ्नो प्रेमिका रहेका कारण टिका लगाएकी केटीसँग बिहे नगर्ने फोन मार्फत बताउँदै आएका थिए यसअघि हिजो बिहे नगर्ने भनेर फरार रहेका केटालाई झिकाउनु पर्ने माग गर्दै प्रशासनलाई दबाब दिन केटी पक्षले करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए पश्चिम चितवनको सनौलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ सनौली देवी चोकमा ग सात प साठी उनपचास नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका मोटरसाइकल चालक लमजुङ परेवा डाँडाका एक्काइस वर्षीय कुशल खड्काको मृत्यु भएको हो गैराती भएको दुर्घटनामा घाइते भएका खड्काको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ उता मकवानपुरको मनहरी दुई सुनासुरीमा गैराती भएको सवारी दुर्घटनामा एकजना जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नाचार्ख सोह्र बत्तिस नम्बरको ट्रकलाई सोही दिशातर्फ आउँदै गरेको नाचार्ख त्रिचालिस अडचालिस नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा बस सडकमा पल्टिन पगी बसमा सवार उन्नाइसजना यात्रु घाइते भएका हुन् घाइतेमध्ये एकजनाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको र उनको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ अन्यको अस्पतालमा उपचार भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ मौसमका कारण मङ्सिरमा चुनाव हुने सम्भावना नरहेको भन्ने एकीकृत नेकपा माओवादी नेता जनार्दन शर्माको भनाइप्रति तपाईँ के भन्नुहुन्छ ए चुनाव नगराउने साला बे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 छाडेका थिए उनी हालै मात्र स्वदेश फर्किएका थिए उता इराकको राजधानी बगदादमा भएको बम विस्फोटमा दुईजना बालबालिकासहित सत्ताइसजनाको ज्यान गएको छ अरू थुप्रै घाइते भएका छन् सहरको पश्चिमी क्षेत्रमा रहेको एउटा क्याफेभित्र आत्मघाती बम विस्फोट भएको प्रहरीले जनाएको छ विस्फोटका कारण भवनको एक भाग भत्किँदा क्याफेको तल्लो तलामा रहेका सपिङ महलमा समेत क्षति पुगेको छ भत्किएको भवनमा पुरे परिकारको उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् एउटा खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ बेलुका सभा आठ बजेपछि हुने खेलमा सनराइजर्स हैदराबाद र किङ्स इलेभेन पन्जाब भिड्नेछन् अहिलेसम्म छ खेल खेलेको हैदराबाद आठ अङ्कका साथ तेस्रो स्थानमा छ भने चार खेल खेल्दै चार अङ्क बटे बटुलेको पन्जाब अङ्क तालिकाको छैटौँ स्थानमा छ यसबीच दिल्ली डेभिल्सले प्रतियोगितामा लगातार छैटौँ हार बिहोरेको छ गराती सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले दिल्लीलाई छयासी रनले फराक छोरा यसलाई फेरि सुन्नुहोला गैराती सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले दिल्लीलाई छयासी रनको फराकिलो अन्तरले पराजित गरेको हो जितसँगै चेन्नई पाँच खेलमा तिनमा जित र दुईमा हार बेहोर्दै अङ्क छ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ चेन्नईले दिएको एक सय सत्तरी रनको लक्ष्य पक्षाउने क्रममा दिल्ली सत्र दशमलव तिन ओभरमा त्रियासी रनमा अल आउट भयो दिल्लीका केदार जावतले एकतिस वीरेन्द्र सहभागले सत्र र जीवन मन्डिसले बाह्र रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कको स्कोर बनाउन सकेनन् दिल्लीको इनिङ धराशय पार्ने क्रममा मोहित शर्माले तीन विकेट लिए भने रविचन्द्रन आस्मिनले दुई तथा रविन्द्र जडेजा डरेन बाब्रो र अबई मर्केलले समान एक एक विकेट लिए यसअघि फिरोज शाहकोटलाई दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय उनासत्तरी रन बनाएको थियो चेन्नईका लागि डेभिड हसीले पुरै ओभर खेल्दै पैँसठी रनको योगदान दिए त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले चौवालिस सुरेश रैनाले तिस र मुरली विजयले अठार रन जोडेका थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक रामनवमी हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाउँदै राम मन्दिरमा दर्शनार्थीको घुइँचो देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै चितवन र मकवानपुरमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु अठारजना घाइते पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुशरफ फकराउ इराकको राजधानी बगदादमा भएको बम विस्फोटमा सत्ताइसजनाको मृत्यु र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज सनराइजर्स र किङ्स इलेभेन पन्जाब भिड्दै प्रतियोगितामा दिल्लीको लगातार छैटौँ हार अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ सुदीप सुसेन्टर खैरहनी छ पुरानो प्रसाद चौधरी मेडिकल अगाडि प्रोपाइटर सोमबहादुर पुर्कुट्टी मोबाइल अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस हामी कहाँ आकर्षक डिजाइनका पार्टी सुज बोर्डिङ स्कुलका सुज कन्भर सुज तथा अर्डर अनुसारका सुज तयार गरिनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Shreyadeep organic fish restaurant proprietor Sandeep Thapa mobile अन्ठानब्बे चार पचास चौबिस दुई सय चौबिस हामी कहाँ सम्पूर्ण खाजा नास्ताको राम्रो व्यवस्था रहेको छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ टाँडी फेसन हाउस टाँडी चोक प्रोपाइटर जानी अहमद मोबाइल अन्ठानब्बे शून्य पचपन्न शून्य बैसठी एक सय बयानब्बे हामी कहाँ सिजन अनुसारका कपडा पाइनुका साथै स्कुल बोर्डिङका ड्रेस शिक्षक ड्रेस सुपथ मूल्यमा बिक्री गरिन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ टिभीएस बाइक सोरुम रत्नगर एक सौराह चोक proprietor Baldeep Dallakoti mobile number अन्ठानब्बे पाँच दस बत्तिस आठ सय साठी हामी कहाँ टिभीएस को Apache RTR Wego Star City Scooty Pep Scooty Streak pipe पाउनुका साथै दक्ष मेसिनबाट मर्मत गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सुरक्षित बचत आकर्षक ब्याज सरल कर्जा सामूहिक विकासमा हाम्रो प्रतिबद्ध युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टाढी चोक निर्देशक मेघनाथ लामिछाने फोन शून्य छपन्न पाँच बैसठी छ सय तिरानब्बे शून्य छपन्न पाँच बैसठी नौ सय एकतिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भैरव साइकल पसल खोलिसिमल बजार प्रोपाइटर भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय एकानब्बे नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना फेन्सी स्टोर रत्नगर दुई टाढी high school road proprietor Ramesh Lohani सम्पर्क मोबाइल अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे हामी कहाँ चाइनिज कोरियन जापानिज कपडाहरू रेडिमेड लेडिज